लागि सुनो हजुर रेडियो अर्पणा सुनो हजुर यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने इन्टिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस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 छैन आफू नभए पनि सरकारको नीति तथा कार्यक्रम बजेट लगायतका अत्यावश्यक काम नरोक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनभावना अनुसार संघीयता सहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको बताउनु भएको छ मोरङको इन्द्रपुरमा आज बिहान आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पाँच राजनैतिक दलहरूबीच हुन लागेको एकता संविधान निर्माणका लागि भएकाले त्यसप्रति शङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो प्रचण्डले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेकाले माघ आठ गते भित्र संविधान निर्माण गरेर मुलुकलाई निकास बाँच्न सबै राजनैतिक दलको साझा कर्तव्य भएको बताउनुभयो उहाँले नेकपा माओवादी लगायत संविधान सभा बाहिर रहेका दलहरूलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन छलफल एवं वार्ता गरी सहमतिका आधारमा संविधान जारी गर्नुपर्नेमा जोड़ दिनुभयो प्रचण्डले पार्टीभित्र नेता बीच कुनै विवाद नरहेको जानकारी दिँदै जनताको हितका लागि कार्य गर्न समेत आग्रह गर्नुभयो उहाँले संघीयता सहितको संविधानबाट नै शोषित पीड़ित एवं पिछडिएका जनताको हक अधिकार सम्बोधन हुने धारणा व्यक्त गर्नुभयो हिजो स्थगित भएको नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्ने तयारी भएको छ महाधिवेशन नजिकिँदै गरेकाले महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न बैठक बस्ने भनिए पनि बैठकको समय भने तय भइ नसकेको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकार दिनुभयो यसअघि हिजो बस्ने भनिएको बैठक शीर्ष नेताहरूको व्यस्तताले अन्तिम समयमा आएर स्थगित गरिएकाले आज बैठक बस्ने नेताहरूले बताएका छन् यही उन्नाइस गतेदेखि काठमाडौँमा महाधिवेशन हुन लागेको एमाले आन्तरिक सलफल तथा तयारीका काम भने गरिरहे पनि नेता गेवालीले जान नेता केवालीले जानकारी दिनुभयो यसैबीच मालीले महाधिवेशनका लागि भोलिदेखि काठमाडौँको भिरकुटी मण्डपमा सचिवालय स्थापना गर्ने भएको छ आजसम्म पार्टी कार्यबाट सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागि एमाले जनाएको छ अहिलेसम्म केही जिल्ला बाहेक अधिकांशबाट प्रतिनिधिको नामावली आइसकेको छ ती प्रतिनिधिले विभिन्न पदमा उम्मेदवारी दिनका अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था समेत मिलाइएको एमाले जनाएको छ राप्रपा नेपालका प्रवक्ता राप्रपा नेपालको प्रवक्तामा विष्णु भण्डा भट्टराई र सहप्रवक्तामा मोहन श्रेष्ठ मनोनयन हुनु भएको छ उहाँहरू दुवैजना पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान अनुसार भट्टराईलाई प्रवक्ता श्रेष्ठलाई सहप्रवक्ता पदमा मनोनयन गर्नुभएको हो राप्रपा नेपालका महामन्त्री चन्द्रप्रसाद गुरुङले आशा विज्ञप्ति निकाली यसबारेमा जानकारी दिनुभएको हो काठमाडौँको लखनमा घर भत्किएर पुरिँदा तीनजनाको मृत्यु भएको छ पाँचजना घाइते भएका छन् एकजना पुरेको आशंकामा खोजी जारी छ प्रहरीका अनुसार पुरानो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 गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको गोल्डेन गेट पुलमा आत्महत्या रोक्नका लागि जाली निर्माण गरिने भएको छ पुल सञ्चालन बोर्डले जाली निर्माण योजना पारित गर्दै यसका लागि सात करोड साठी लाख डलर लगानीसहितको प्याकेजमा सहमति जनाएको छ सन् उन्नाइस सय सैतिसदेखि प्रयोगमा आएको गोल्डेन गेट पुलबाट हामफालेर अहिलेसम्म चौध सय जनाले आत्महत्या गरेका छन् वार्षिक संख्या वर्षको तुलनामा सन् दुई हजार सबैभन्दा धेरै अर्थात् छयालिस रहेको थियो आत्महत्या गरेका व्यक्तिको परिवारले एक दशकदेखि पुललाई सुरक्षित बनाउन आग्रह गर्दै अभियान चलाउँदै आएका थिए युक्रेनका राष्ट्रपति पेट्रो पोरोसले देशको पूर्वी क्षेत्रमा जारी हिंसा समाधानका लागि एक हप्ताका लागि जारी गरेको युद्ध विरामको समय तीन दिनका लागि थप गरेका छन् रुसी समर्थक विद्रोहीहरूले जारी राखेको हिंसा राजनैतिक तौरबाट समाधान गर्न भन्दै पेट्रोले एक हप्ता अघि एकतर्फी रूपमा युद्ध विरामको घोषणा गरेका थिए पेट्रोले शान्ति प्रक्रियाका लागि उल्लेख्य प्रगति भइरहेको भन्दै उनले मिति थप गरिएको बताएका छन् उनले आन्दोलन साम्य पार्नका लागि बीसमा पन्ध्र सूत्रीय शान्ति योजनाको प्रस्ताव प्रस्ताव राखेका थिए जसमा सत्ता विकेन्द्रीकरण तथा स्थानीय र संसदीय चुनाव गराउने प्रतिबद्धता पनि जाहेर गरेका थिए र विश्वकप फुटबल अन्तर्गत आजदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन् प्री क्वार्टरको पहिलो खेलमा आज राति पाउने दस बजेपछि हुने खेलमा आइसक ब्राजिलले चिलीको सामना गर्नेछ ब्राजिलले समूह एकको विशेषता बन्दै यो चरणमा प्रवेश गरेको हो भने चिली समूह बीको उपविजेता बन्दै प्री क्वार्टर फाइनलमा पुगेको हो समूह चरणको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यामरूनलाई तथा दोस्रो खेलमा मेक्सिकोसँग गोल रहित बराबरीमा रोकिएको थियो यस्तै समूह बीमा रहेको चिलेले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई तथा दोस्रो खेलमा सावेक विजेता स्पेनलाई पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो ब्राजिल र चिले अहिलेसम्म अडसठी पटक भिडिसकेका छन् जसमा ब्राजिलले हाबी भएको थियो चिले जम्मा आठ खेलमा मात्र विजय भएको छ यसअघिको विश्वकपमा पनि ब्राजिलले चिलेलाई तीन शून्यले हराएको थियो यस्तै गरी भोलि बिहान पौने दुई बजे हुने दोस्रो प्रिक्वा क्वार्टर खेलमा कोलम्बिया र उरुके बीच प्रतिस्पर्धा हुनेछ कोलम्बियाले समूह सीको विजेता भन्दै तथा उरुगेले समूह डीको उपविजेता भन्दै अन्तिम सोह्रमा स्थान बनाएको हो कोलम्बियाले समूह चरणमा शत प्रतिशत नतिजा आत्मसात गर्दै अन्तिम सोह्रमा स्थान बनाएको हो कोलम्बियाले पहिलो खेलमा ग्रिसलाई दोस्रो खेलमा आइभरी कोस्टलाई तथा तेस्रो खेलमा साफानलाई पराजित गरेको थियो समूह चरणको पहिलो खेलमा कोस्टारिकासँग पराजित भएको उरुगेले आफ्नो आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डलाई दुई एक गोल तथा तेस्रो खेलमा इटालीलाई एक शून्य गोलले पराजित गरेको थियो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाललाई ट्वेन्टी ट्वेन्टी राष्ट्रको मान्यता दिएको छ मेलबर्नमा बसेको आइसिसीको बोर्ड बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वेन्टी ट्वेन्टी राष्ट्रको मान्यता दिएको हो नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेको थियो विश्वकपको सोमो नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेस्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार बिहोरे पनि राम्रो चुनौती दिएको थियो आइसिसीको निर्णयसँगै आठ एसोसिएट देशमा ट्वेन्टी ट्वेन्टी राष्ट्रको मान्यता पाएको छ Afghanistan Hong Kong Ireland Scotland Papua New Guinea र युएले यसअघि नै ट्वेन्टी ट्वेन्टी राष्ट्रको मान्यता पाइसकेका थिए दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापी आउँदो बुधबारदेखि मात्रै सुरु हुने उपचार गर्न पाँच छ हप्ता लाग्न सक्ने काठमाडौँमा घर भत्किएर पुरिँदा तीनजनाको ज्यान गयो पाँचजना घाइते एकको अवस्था गम्भीर अमेरिकामा रहेको गोल्डेन गेट पुलमा आत्महत्या रोक्नका लागि जाली निर्माण गरिँदै युक्रेनको पूर्वी क्षेत्रमा गरिएको युद्ध विरामको समय तीन दिन थप र विश्वकप फुटबल अन्तर्गत आजदेखि फेरि क्वार्टर फाइनलका खेलहरू सुरु हुँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा नेपाललाई ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता अवस्थ दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ